तपाईँको माझमा राख्नेछौँ तपाईँलाई कुन भाका मनपर्छ नयाँ भाका मनपर्छ पुरानो भाका मनपर्छ जुनसुकै भाका तपाईँ सुन्न चाहनुहुन्छ भने भने आउनुहोला तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिसकेका छौँ र विशेष गरी रोजाइमा लोक भाकाको व्यवसायमा रहेर विशुद्ध रूपमा हामी तपाईँकै रोजाइमा रहेको भाका तपाईँको माझमा राख्नेछौँ दुईवटा बाटो तपाईँको लागि खुल्लै छ तपाईँ आउँदै गर्नुहोला र यति बेला तपाईँले रोजाइमा लोक भाकाको व्यवसायलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ तपाईँको रोजाइमा रहेको भाका तपाईँकै माझमा राख्नको लागि हामी हाजिर भइसकेका छौँ र तपाईँ पनि आउनुहोला यति बेला पनि कार्यक्रमको सुरुवात गर्न चाहन्छु एउटा निकै नै मिठो खालको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 खुल्लै छ तपाईँ आउन सक्नुहुन्छ र रोजाइमा लोक भाकाको व्यवसायमा रहेर तपाईँलाई जुन भाका मनपर्छ जस्तो गीत सङ्गीतले तपाईँलाई छुन्छ जस्तो गीत सङ्गीतसँग तपाईँ नजिक हुनुहुन्छ ती भाकाहरू तपाईँ रोज्न सक्नुहुनेछ पक्कै पनि हामी तपाईँको रोजाइमा रहेको भाका तपाईँको माझमा राख्ने नै छौँ र रोजाइमा लोक भाकाको व्यवसायमा रहेर विशुद्ध रूपमा हामी नेपाली लोकगीत सङ्गीतहरू जुन नेपाली गीत सङ्गीतको बजारमा चर्चामा रहेका छन् जुन गीत सङ्गीतलाई तपाईँले निकै नै मन पराउनु भएको छ तपाईँ आउनुहोला त्यही गीत हामी तपाईँको माझमा पक्कै पनि राख्छौँ र दुईवटा बाटो पनि तपाईँको लागि खुल्लै छ विष्णुजी पनि फोन उठाउनुको लागि निकै नै तम तयार भएर बसिराख्नु भएको छ आउनुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्लै छ त्यसो त फोन सम्पर्कमा आइराख्नु भएको छ तर उहाँहरूसँग अलि राम्रोसँग कुराकानी हुन चाहिँ सकिराखेका छैन विष्णुजीसँग कुराकानी भएको छ मसँग भने त्यति राम्रोसँग कुराकानी हुन सकिराखेका छैन यति बेला रोजाइमा लोक भाकाको व्यवसायमा फेरि पनि अर्को एउटा मिठो भाका नै तपाईँको माझमा राख्नुपर्छ आज विष्णुको रोजाइमा रहेको भाका नै बजाउनुपर्छ कि जस्तो लागिरहेको छ फोनले त्यति धेरै साथ दिएको छैन कि जस्तो लाग्छ यति बेला फेरि पनि रुजाइमा लोक भाकाको व्यवसायमा अर्को मिठो भाका तपाईँको लागि राख्छु तपाईँ भने फोन प्रयास गर्न नछोड्नुहोला होला सक्दैनन् रोक्न सक्दैनन् कसैले हामीलाई खुन मायाको झुक्काले खान पान गर्वका साथ मेरी हो भन्न पा तिमीलाई पार हराउन आकाशमा घाम न तर छिक्न सक्दैन सक्दैनन् कसैले हामीलाई तर छेक्न सक्दैनन् रोक्न सक्दैनन् कसैले हामीलाई एक हुन निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाकाको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँकै रोजाइमा रहेको भाका हामी तपाईँको माझमा राख्नको लागि उपस्थित भइराखेका छौँ यति बेला भने आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तनहुबाट सन्जु अनि के गर्नुहुन्छ सन्जुजी बसी बसाई अनि आज रोजाइमा लोक भाकाको व्यवसायमा आउनु भएको छ कुन भाका सुन्न मन लाग्यो मेरो बारे नराम्रो नभन मायाको मन दुख्छ हजुर है कसलाई सुनाउनुहुन्छ एकजना मात्र सम्झिनुहोस् तपाईँको नजिकको एकजना व्यक्ति लागि हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि बिदा हुन्छ है ल नमस्कार नमस्कार यति बेला रोजाइमा लोक भाकाको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ र यही भाकामा सहमति जनाउँदै अर्को साथी पनि आइसक्नु भएको छ अरे म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट शर्मिला मुक्तान शर्मिलाजी ए कमला आज भाका रोज्न त पाउनु भएन सहमति जनाउनुपर्छ प्रीतिको फुल छ हजुर कसलाई सम्झिनुहुन्छ विशेष गरी यो भाका मार्फत एकजना मात्रै मेरो मनको कुमारको लागि हुन्छ सुन्दै गर्नु होला रेडियो अहिले भने बिदा हुन्छ है ल नमस्कार जितेको फुल सुक्छ हजुर मेरो न राम्रो बना कसैले मायाको मन दुख्छ हजुर संसारमा मायाको मन दुख्यो किसान प्रीतिको फुल सुक्छ हजुर मेरो बारे राम्रो नभन कसैले मायाको मन दुख्छ हजुर मेरी मायाको मन दुख्छ हजुर to the खुसीको फुल सुक्छ हजुर मेरो बारे नराम्रो नभन्नु कसैले मायाको मन दुख्छ हजुर निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ सन्चुजीले आफ्नो रोजाइमा पार्नु भएको थियो र कमलाजीले त्यही भाकालाई सहमति जनाउनु भएको थियो तपाईँलाई पनि आफ्नो रोजाइमा रहेको भाका सुन्न मन लागेको छ लुक भाका मनपर्छ भने आउनुहोला रोजाइमा लुक भाकाको व्यवसाय तपाईँको लागि हो र यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार अह कोही साथी हुनुहुन्थ्यो उहाँसँग कुराकानी हुन सकेन तपाईँको लागि दुईवटा बाटो खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउन सक्नुहुन्छ र तपाईँको रोजाइमा रहेको भाग हामी पक्कै पनि तपाईँको माझमा राख्नेछौँ त्यसो त तपाईँलाई जुन भाका मनपर्छ तपाईँ पुराना गीत सङ्गीत अलि बढी सुन्नुहुन्छ पुराना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 भाका पक्कै पनि तपाईँको माझमा राख्ने नै छौँ यति बेला भने कोही साथी आउने तर्खरमा हुनुहुन्छ आहा आउने दर्खरमा हुनुहुन्छ अरे ठिकै छ र रोजाइमा लुक भाकाको व्यवसायमा रहेर तपाईँको माझमा हामी राख्ने नै छौँ तपाईँको रोजाइमा रहेको भाका विशेषतः तपाईँले यति बेला रोजाइमा लुक भाकाको व्यवसायलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र हामी एकैछिन व्यवसायिक विश्राम लिन्छौँ त्यस पछाडि तपाईँको रोजाइमा रहेको भाका तपाईँको माझमा राख्नको लागि आउने नै छौँ यति बेला भने रोजाइमा लोक भाकाको व्यवसायमा हामी छोटो व्यावसायिक विश्राम लिन्छौँ कि जस्तो लागिरहेको छ विष्णुजीले त्यस्तै इसारा गर्नुभएको कि जस्तो लाग्छ कोही साथी आउने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 खुरखुरे बजार प्रोपाइटर निलकुमार लामी छाने शोभा लामी छाने फोन शून्य छपन्न पाँच तिरासी दुई सय नब्बे मोबाइल अन्ठानब्बे चार पचास अडचालिस नौ सय छत्तिस साथै हामी कहाँ पर्व अनुसार ज्यालामा विशेष छुट गरिन्छ हेर न कान्छी घर त बनाइयो अब यो घरमा लगाउने रङ कहाँबाट लिएर आउने होला मेरो छोरीको पनि बिहे आँटियो अब हेर्नुहोस् न विवाहका लागि फर्निचरका सामानहरू कहाँबाट ल्याउने भनेर सोचेर बसेको ल तपाईँहरूलाई थाहा छैन खोलेसिमल बजारमा रहेको विश्वासिलो र भर पर्दो पसल बमजन हार्डवेयरमा जानुहोस् न तपाईँको घरको लागि राम्रा राम्रा रङहरू अनि तपाईँको छोरीको बिहेका लागि विभिन्न डिजाइनका फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइहाल्नुहुन्छ नि हजुर विभिन्न रङहरू छड सिमेन्ट हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू दक्ष मिस्त्रीहरूद्वारा तयार पारिएका गुणस्तरीय फर्निचरहरू सुपथ मूल्यमा पाइनुका साथै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 दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ र रोजाइमा लुक भाकाको व्यवसायमा रहेर विशेष गरी तपाईँको रोजाइमा रहेको भाका हामी तपाईँको माझमा पक्कै पनि राख्छौँ सुन्न मन लागेको छ कुनै पनि लोकदोहोरी भाका भने आउनुहोला तपाईँ आउने दुईवटा बाटो खुल्लै छ र यति बेला भने कोही साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ निर्मला बिका के गर्नुहुन्छ निर्मलाजी म बस्दै हो हुनुहुन्छ अनि रेडियो अर्पण कतिको सुन्नुहुन्छ नि यस्तो बसिरहेको बेलामा एकदम सुन्छु एकदम सुन्नुहुन्छ अनि आज रोजाइमा लोक भाकाको व्यवसायमा आउनु भएको छ कुन भाका सुन्न मन लाग्यो हजुर हितको परानी ल ठिकै छ कसलाई सम्झिनुहुन्छ नि तपाईँलाई मनपर्ने भाका मार्फत एकजना मात्र सम्झिनुहोस् यहीँ बसिराख्नु हुने मेरो भाइको लागि ल हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो निर्मलाजी अहिले भने बिदा हुन्छ है ल नमस्कार यति बेला निर्मलाजी आउनु भएको थियो निर्मलाजीले हितको पुरानी भन्ने भाका रोज्नु भएको छ र यही भाकामा सहमति जनाउँदै अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ यहाँको शुभ नाम विनोद छेत्री अनि विनोदजी आज रोजाइमा लुक भाकामा आउनु भएको छ भाका रोज्न त पाउनु भएन हितको प्राणी भन्ने भाकामा सहमति जनाउनु भएको छ है कसलाई सम्झिनुहुन्छ विशेष गरी एकजना मात्र सम्झिनुहोस् कसैलाई पनि सम्झिनुहुन्न सुन्न मन लाग्यो होइन हजुर अनि त्यसपछि भित्र भनेको त म भन्दा अगाडि फेरि गीत रोज्नु भएको छ म स्पेसली त उहाँलाई सुनाउन चाहन्छु ल हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने बिदा हुन्छ है नमस्ते ल नमस्कार यति बेला रोजाइमा लुक भाकाको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ मैले तपाईँलाई आग्रह पनि गरिसकेको थिएँ सहमति जनाउन धेरैजना नआउनु होला तपाईँ एकजना आउनुहोस् तपाईँको रोजाइमा रहेको भाका तपाईँले सुन्दा अझ बढी मजा लाग्न सक्छ र यति बेला हितको परानी भन्ने भाकालाई नै सहमति जनाउँदै अर्को साथी पनि आउनु भएको छ अरे विष्णुजीले इसारा गरिराख्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर नमस्ते दिदी कहाँबाट को बोल्दै हुनुहुन्छ दाह खानेबाट के भन्नु परे विश्वास थापा मगर विश्वास मगर विश्वासजी हजुर तपाईँले पनि लोक भाका रोज्न त पाउनु भएन सहमति जनाउनु भएको छ कसलाई सम्झिनुहुन्छ एकजना नजिकको व्यक्तिलाई भन्नुहोस् विशेष गरी यसलाई विशेष गरी यसलाई है ल हुन्छ तपाईँहरू सबैजनाले रोज्नु भएको हितको परानी भन्ने भाका हामी राख्छौँ नै अहिले भने बिदा हुन्छ है ल नमस्कार यति बेला हामी तिनजनाले सहमति जनाउनु भएको छ र तिनैजनाको रोजाइमा रहेको भाका तपाईँको माझमा रानी कहाँ छौ कोसँग खुसी हुनु जहाँ छौ जोसँग श्रीराम यति बेला रोजाइमा लोक भाकाको व्यवसाय सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा र तपाईँको रोजाइमा रहेको भाका हामी तपाईँको माझमा राखिराखेका छौँ आउन चाहनुहुन्छ आफ्नो रोजाइमा रहेको भाका सुन्न चाहनुहुन्छ भने आउनुहोला तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार दिदी हजुर कामाटीको बोल्दै हुनुहुन्छ म बदन अधिकारी बदन अधिकारी के छ बदनजी हाल खबर हाल खबर त ठिकठाक छ कता हुनुहुन्छ अहिले अहिले घरमै हो घरमै हुनुहुन्छ है हजुर अनि आज रोजाइमा लोक भाकाको व्यवसायमा आउनु भएको छ धेरै कुरा गर्दिन कुन भाका रोज्नुहुन्छ <laughs> तेजस रेग्मीको माया प्रेम सिकाउने मास्टर चाहिएको छ अनि माया प्रेम सिकाउने मास्टर चाहिएको छ कसलाई सुनाउनुहुन्छ एकजना मात्र सम्झिनुहोस् अर्पण होल फ्यामिली हुन्छ खड्केमा आउनुभयो खुसी लाग्यो अहिले पनि बिदा हुन्छ है ल नमस्कार हजुर क्याम्पस पढ्न गयो पोहोरसम्म सानै थियौ अहिले बुझ्ने भयो ए माया प्रेम पीडित सङ्घको अध्यक्ष नै मै हो बिहान दिउँसो बेलुका क्याम्पस धाइया छ इङ्ग्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई माया पेरिम सिकाउने मास्टर चाहिया छ बहानलाई माया फेरि सिकाउने मास्टर चाहिएको छ सिकाउने मास्टर चाहिएछ बदनजीले आफ्नो रोजाइमा पार्नु भएको थियो यो भाकालाई र तपाईँको रोजाइमा रहेको भाका तपाईँको माझमा राख्दा राख्दै हामी कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ है तिनजेलसम्म तपाईँले रोजाइमा लोक भाकाको बसाइलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै गुणाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु रैतिनजेल सम्मको प्राविधिक साथको लागि विष्णुलाई धन्यवाद दिन्छु जो जो साथीहरूले फोन गर्नुभयो तपाईँलाई हृदयदेखि नै धन्यवाद दिँदै रोजाइमा लुक भाकाको आजको यो बसाइ बाटोमा प्रतीक्षा पनि छुटिन्छ हवस् त नमस्कार इङ्ग्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई माया पेरिङ सिकाउने मास्टर पाइया छ ए अब हामीलाई माया पेरिङ सिकाउ गाउँ घर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 हजार सत्तरी सालको पावन अवसरमा यमहाले ल्याएको छ नयाँ सौगात यमहा रेस स्कुटर 100% पर्सेन्ट टेक्नोलोजीमा बनेको उत्कृष्ट model extra mileage extra pickup र स्मार्ट लुक्स भएको स्कुटर सरी जिन्दगीको कठिनाईलाई सहज बनाउनुहोस् आधिकारिक dealer Kalika motorcycle parts Khairahani चार पर्सा चितवन फोन नम्बर शून्य छपन्न पाँच बयासी छ सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी छ सय एकसठी रत्नगर एक सौराहा चुक चितवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी सात सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय 61. Hello to a new life.